सूचीमा समावेश गरी कालीलेखको पूर्वाधार विकास गरिने बताउनुभयो गैरेले कालीलेखलाई गलकुटको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि गलकोटे जनता समेत आतुर रहेको बताउँदै आज भएको पर्यटकीय भेलाले समेत कालीलेखको विकासको लागि टेवा पुग्ने समेत बताउनुभयो कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश कार्तीले कालीलेखमा भएको भेला पर्यटन उद्यमी बन्ने योजना अनुरूप भएको बताउनुभयो घरतीले शिवदुरी कालीलेखको पर्यटन पूर्वाधार निर्माण गर्न गरकुट नगरपालिका टाराखोला गाउँपालिका र काठेकोला गाउँपालिकाले साझा योजना बनाउनु पर्नेमा जोड दिनुभयो कालीलेखको विकासका लागि गुरु योजना बनाउनु पर्ने बताउँदै घरतीले स्रोत र साधनको सही रूपमा परिचालन गर्न सकेमा मात्र शिवधुरी कालीलेख पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञाननाथ गैरीले आफ्नो क्षेत्रको विकास गर्नको लागि स्थानीय नै अग्रसर हुनुपर्ने भन्दै कालीलेखमा रहेको काली पोखरी लगायतका संरचनाले उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो कार्यक्रममा नेपाली काङ्ग्रेस काठीकोला गाउँपालिकाका सभापति ज्ञाननाथ करेल गलकोट नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष हिमबहादुर भण्डारी वडा नम्बर छका अध्यक्ष नरबहादुर खत्री वडा नम्बर तिनका वडा अध्यक्ष बेरजङ भण्डारी भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष याम श्रेष ताराखोला गाउँ कार्यपालिका सदस्य गौरीमाया गुरुङ काठेकोला गाउँपालिका वडा नम्बर पाँचका वडा सदस्य शिवलाल कँडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो सो अवसरमा इस्टर्न भिलेज सामुदायिक होमस्टे भुजुङ्गेको समूहले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो दुई हजार तिन सय अडतिस मिटर अवस्थित शिवधुरी काली लेखबाट विभिन्न हिम श्रृङ्खला मनोरम प्राकृतिक दृश्यावलोकनसँगै विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्न सकिन्छ कार्यक्रम इस्टर्न भिलेज सामुदायिक होमस्टे भुजुङ्गेका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षता सजीव कुमार श्रेष्ठको स्वागत तथा धौलागिरी पर्यटन प्रवर्धन समिति संयोजक खिमानन्द कणेलको सञ्चालनमा सम्पन्न भएको थियो कार्यक्रममा घरकोट नगरपालिका ताराखोला गाउँपालिका काठीखोला गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीसहित स्थानीयको सहभागिता रहेको थियो ताराखोला गाउँपालिकामा धमाधम द जलविद्युत आयोजना निर्माण भइरहेका छन् सयपत्ती जलविद्युत निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत आयोजना तिन सय असी किलोवाट निर्माण सम्पन्न भइसकेको छ अहिले ताराखोलामा पुनः ठुला परिणाममा जलविद्युत उत्पादन गर्ने लक्ष्यसहित चार ठुला आयोजना सञ्चालनको तयारी थालिएको छ मध्ये ताराखोला जलविद्युत आयोजना निर्माण सुरु भइसकेको छ भने अन्य तीन जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेका छन् पछिल्लो समय ताराखोला जलविद्युतको हावा बन्दै गइरहेको छ साना लघु जलविद्युतको भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रीय विद्युत नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन् केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरी मध्य ताराखोला जलविद्युत आयोजना दुई दशमलव दुई मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताउनुभयो ताराखोला गाउँपालिका वार्ड नम्बर पाँच करी मेलामा ताराखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत आयोजनाको निर्माण सुरु भएको हो गत वर्षको माघदेखि सुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो अहिले दसैँ तिहारको बीचमा समेत आयोजनामा पच्चिसजना कामदार सरकारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ आयोजनाको हालसम्म चालिस प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो विक्रमसम्म दुई हजार उनासत्तरी सालमा लाइसेन्स प्राप्त गरेको आयोजनाले हाल आएर धमाधम काम थालेको हो उक्त आयोजनाले ताराखोला छेलदर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई एक सय छब्बिस मिटर तल खसालेर जलविद्युत उत्पादन गरिनेछ उक्त आयोजनाको कुल लागत रु छब्बिस करोड रहेको छ आयोजनामा प्रभु सहित अन्य दसजनाले लगानी गरिरहेका छन् मध्ये ताराखोला जलविद्युत आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकुटसम्म अन्य तीन आयोजनाको काम समेत अगाडि बढेको छ खड्काले भन्नुभयो हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ स्थानीय प्राय प्रायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत खपत नभएपछि केन्द्रीय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ अहिले मध्यतारा जलविद्युत आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिनुभयो एउटा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युतमा गृह हाल्ने क्यास्केट प्रोजेक्ट प्रविधि अन्तर्गत चारै आयोजना निर्माण गरिनेछ आयोजना जोडेर निर्माण गर्दा आयोजनाको सुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ आयोजनामा उत्पादन भएको विद्युत केन्द्रीय पठाण लाइन्स अन्तर्गत हरिचौर सब स्टेसनमा जोडिनेछ मध्य तारा जलविद्युत आयोजनामा विद्युत उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत आयोजना तिन दशमलव पाँच मेगावाटबाट निर्माण गर्नका लागि प्रक्रिया सुरु भएको छ यस्तै यही आयोजनाका लगानीकर्ताले मध्य धरमखोला ए जलविद्युत आयोजना र मध्य धरमखुला जलविद्युत आयोजना बी समेत निर्माण गर्नेछ मध्य धरमखुला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन् मध्य धरम ए र तिन मेगावट र मध्यधरम बी चार दशमलव पाँच मेगावट क्षमताको हुनेछ ताराखोलामा जलविद्युत आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीहरूको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले बताउनुभयो जनहित कला केन्द्र गलकुत नगरपालिका वडा नम्बर सात मर्मको बैठक सम्पन्न भएको छ केन्द्रले हरेक वर्ष शुभ दीपावली पर्व तथा तिहारको अवसरमा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 लगायतका समस्या रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो गत कार्तिक उन्नाइस गते धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ बागलुङ नगरपालिका वडा नम्बर दुईका एकासी वर्षीय पुरुषगण उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको थियो श्वास प्रश्वासमा समस्या ज्वरो र खोकी सहितका लक्षण देखिएपछि धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेको उहाँको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा अस्पतालले ठोस स्वाब जाँचका लागि पठाएको थियो शुक्रबार आएको रिपोर्टमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ संक्रमणको आशंकामा मृतकको शब्दाह संस्कार गरिएको छैन धौलागिरा अस्पतालको शब गृहमा रहेको उहाँको शब व्यवस्थापनको लागि नेपाली सेनासँग छलफल भइरहेको अस्पतालले जनाएको छ पत्र प्राप्त नभइसकेकाले शब व्यवस्थापनको काम सुरु नभएको अस्पतालले जनाएको छ बागलुङमा एक स्वास्थ्य कर्मी सहित थप दसजनामा कोरोना संक्रमण पुष्टि भएको छ धौलागिरी अस्पताल बागलुङमा कार्यरत तेत्तिस वर्षीय स्वास्थ्यकर्मी सहित बागलुङ नगरपालिका बागलुङ नगरपालिकाका त्रिसठी बिस बाह्र र पाँच वर्षीय चारजना पुरुष साठी छेपन्न र पचास वर्षे तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको हो त्यसै गरी वैदेशिक रोजगारीबाट फर्किएका काटेखोला गाउँपालिकाका तेइस वर्षीय पुरुष र ताराखोला गाउँपालिकाका चौतिस वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो धौलागिरी अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने सरकारको निर्णय भएको चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ धौलागिरी अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गरी बागलुङमै कोरोना परीक्षण गर्ने गरी सरकारले गत असार बाह्र गते निर्णय गरेको थियो निर्णय भए पनि बजेट नआउँदा पिसिआर मेसिन खरिद गर्न सकिएको थिएन नेपाल सरकारले अस्पतालले दुई महिना अघि पिसिआर मेसिन खरिद गर्नको लागि एक करोड रुपियाँ पठाए पनि बजेट प्राप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन धौलागिरा अस्पतालमा पिसिआर मेसिन खरिद गर्न रु एक करोड लाग्ने भए पनि परीक्षाला व्यवस्थापनको लागि बजेट अभाव हुँदै आएपछि पिसिआर ल्याब व्यवस्थापनको लागि रु चालिस लाख विनियोजन भएको भएपछि धौलागिरा अस्पतालले पिसिआर मेसिन खरिद र परीक्षाला बनाउन थालेको छ हामीले बल्ल बजेट प्राप्त भएकोले भएकाले पिसिआर खरिदका लागि बायोकेमिकल इन्जिनियरसँग इस्तमेत तयार गरी खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो सुरुमा बजेट नभएको र पछि प्राविधिक रूपमा नौलो र पहिलो पटक भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरी अस्पताल बागलुङका medical superintendent doctor Shailendra Bhik पोखरेलले जानकारी दिनुभयो खरिद गरेपछि लाभ सञ्चालनमा आउनु पर्दछ केही औजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन्छ त्यस्तै एस्टिमेट गर्न समेत समय लागेको हो डाक्टर पोखरेलले भन्नुभयो एक दुई भित्रै टेन्डर प्रक्रियामा जाँदैछौ जति सक्दो छोटो प्रक्रिया मार्फत पिसिआर परीक्षण मेसिन खरिद गर्नेछौ पिसिआर परीक्षण मेसिन त आउँथ्यो प्रयोगशाला निर्माण तथा व्यवस्थापन समेत गरिने भए पनि दक्ष जनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ डाक्टर पोखरेलका अनुसार धौलागिरी अस्पतालमा प्रयोगशाला प्रमुख सुरज बराल पोखरा स्थित पिसिआर परीक्षण पोखरामा प्रयोगशालामा गएका कारण अन्यल भएको छ पिसिआर प्रयोग प्रयोगशाला स्थापना भइसकेपछि दक्ष जनशक्ति समेत सरकारले पूरा गर्नेमा धौलागिरी अस्पताल आशावादी रहेको छ साबिक धौलागिरी अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरी अस्पताल पिसिआर परीक्षण प्रयोगशाला भएमा म्याग मुस्ताङ म्याग्दी बागलुङ र पर्वतमा संकलन गरिएको कोरोना परीक्षणको नमुना सब गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ पोखरामा सब गण्डकी प्रदेशको राजधानी पोखरामा परीक्षणको लागि समस्या भएमा काठमाडौँ र चितवन समेत पठाइने आएको छ यसो गर्दा समयमा कोरोना रिपोर्ट नआउँदा राज्यलाई व्यवहार व्यवहार बढ्दै गएको छ अहिले बागलुङबाट परीक्षणका लागि पठाइएकोमा कोरोनाको रिपोर्ट आउन तिन दिन लाग्ने गरेको छ आम नागरिकबाट परीक्षणको दायरा बढाउनु पर्ने तीव्र माग भए पनि पछि गत असार बाह्र गते सरकारले सहित विभिन्न स्थानमा पिसिआर मेसिन राख्ने निर्णय गरेको थियो नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धौडागिरा सहित दस अस्पतालले कोरोना भाइरस कोभिड उन्नाइसको पिसिआर नमुना परीक्षणको अनुमति दिए पनि बजेट र अख्तियारी नआउँदा चार महिना बढेला समय बितेको हो परीक्षालाई स्थापना गर्न धौलागिरीसँगै अस्पताल निर्माण परीक्षालाई स्थापना गर्ने निर्णयसँगै धौलागिरीवासी उत्साहित भएका छन् पिसिआर परीक्षण परीक्षालाई